नमस्कार तथा शुभ प्रभात बिहानी ओसासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र रिजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कममा लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रममा पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोजर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत हुनेछन् भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत हुनेछ भने कार्यक्रमको चौथा यानि कि अन्तिम चरणमा रहेर हामी तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ त आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना छब्बिस गति बिहिबार तदनुसार दुई हजार तेह्र मे नौ तारिक वैशाख कृष्ण पक्ष औँसी तिथि भोलि बिहान पाँच अठार बजेसम्म अपरान्त प्रतिपदा तिथि अश्विनी नक्षत्र बिहान छ एघार बजेसम्म अपरान्त भरुणी नक्षत्र आयुष्मान योग दिउँसो बाह्र एघार बजेसम्म अपरान्त सौभाग्य योग चतुष्पदकरण आनन्दादि योगमा मानस योग चन्द्रमा मेष राशिमा शुभ बेला बिहान छ चालिस बजेसम्म यत्र यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब पनि कार्यक्रमको दोस्रो चरण तपाईँका ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ हामी प्रवेश गर्न चाहन्छौँ यति बेला तपाईँको लागि कार्यक्रममा दोस्रो चरण तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेष राशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ आर्थिक उन्नतिको लागि उपयुक्त समय मान्न सकिन्छ आजको दिनमा धेरै काममा हात नहाल्नु भयो भने राम्रो हुनेछ सोची अनुरूप काम हुने देखिन्न विभिन्न समस्याहरू आउने देखिएको छ समस्याको समाधान पनि आफै हुनेछ भने नयाँ काममा तपाईँको मन चाहनेछ मिथुन राशि उन्नतिको पथमा लम्किने बेला आएको देखिन्छ शुभ समाचार आउने खालको दिन रहेको छ उपहार पुरस्कार आदि आदान प्रदान हुने खालको दिन रहेको छ मैथुन राशिको लागि कर्कट राशि ज्ञान गुण तथा सामाजिक कामप्रति बढी संलग्न हुनुपर्ने देखिन्छ औषधि उपचारमा धेरै धन खर्च हुने योग रहेको देखिएको छ विचार गर्नुहोला कसैको सेवा र सहयोगको लागि उत्तम समय रहेको छ तपाईँको सहयोग देखेर सबैजना सन्तुष्ट हुने देखिन्छ भने तपाईँ कतै कार्यक्रममा सहभागी हुनुहुने सम्भावना बढिरहेको छ तपाईँको रिसले गर्दा पुरा हुन लागेको काम पनि बन्ला जस्तो देखिन्न विभिन्न सभा समारोहमा सहभागी हुने पर्ने बेला आएको छ तपाईँको लागि आजको दिन ठिकै ठिकै रहेको छ आर्थिक कारोबारबाट फस्टाउने देखिन्छ आफन्तबाट पनि उचित समय पाउनुहुनेछ भने काम बन्ने देखिन्छ तपाईँको लागि आजको दिन त्यति राम्रो रहेको छैन माया प्रेममा भने र माइलोको समय रहेको छ परिवारमा एकदम रमाइलोसँग तपाईँको घुलमिल रहनेछ भावनाको महत्त्वपूर्ण काम सम्पन्न हुने देखिएको छ भने यति बेला तपाईँले बोलेको कुराको टुङ्गो लाग्नेछ स्वास्थ्यमा केही गडबडी हुन सक्ला विचार पुर्याउनुहोला प्राकृतिक वस्तुको प्रयोगबाट मानसिक सन्तुष्टि मिल्ने देखिन्छ नयाँ र एकान्त ठाउँको यात्राबाट मन आनन्दित हुने पनि देखिन्छ भने सोचेर अगाडि बढ्नुभयो भने काम सफल हुने देखिन्छ मकर राशिको लागि मन आनन्दित रहनेछ सुख समाचार सुन्दा मन रमाउनेछ भने विभिन्न ठाउँको यात्रा नहोला भन्न सकिन्न खानपिनमा समय खर्च हुने देखिएको छ कुम्भ राशिको लागि र अन्त्यमा मीन राशि मीन राशि भनेहरूका लागि शरीरमा केही समस्या देखिन सक्ने योग रहेको छ लेनदेनको कारोबार नगर्दा एकदम राम्रो हुने पनि देखिन्छ विचार गरेर मात्र अगाडि बढ्नुहोला यो रह्यो तपाईँकै ग्रह गोचर समितिका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म कार्यक्रम नारी सरोकार सुन्न सक्नुहुनेछ साथी सम्झनाको साथमा आठ बजेदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म चम्फा चमेली सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लघुझङ्कार सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म पुराना नेपाली फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा मध्याह बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म ननस्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजेसम्म तपाईँ अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ हास्य व्यङ्ग्य सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम रोजाइमा लोकभाका सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजेसम्म तपाईँ विविध गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म अर्पण शुभ सुन्न सक्नुहुनेछ लपकुश मोबाइल पसलले प्रायोजन गरेको स्वयं मेरो साथमा राति साढे सातदेखि आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने राति आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ मेरो कथा डियर कल्याण सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म खोलदोली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा चार बजेदेखि पाँच बजेसम्मको बीचमा धर्म र विज्ञान प्रवचनमाला लिएर उपस्थित हुनेछ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाढी बहस सात बजीदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि हुने नै छ र जानकारी गराउन चाहन्छु जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल विस्टार ब्याङ्कले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि भवनी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूतर्फ ह्याप्पी बर्थडे टु यु आज जन्मदिन पर्नु हुने तपाईँ सम्पूर्णलाई जन्मदिनको लाखौँ लाख शुभकामना र आजको यो दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू र पत्रहरू प्राप्त भइरहेका छैनन् खेर आज जन्मदिन पर्नु हुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णलाई कार्यक्रम शुभ बिहानीको यो बसाइबाट जन्मदिनको यो शुभ अवसरमा भएका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँका प्रत्येक इच्छा चाहनाहरू सदैव पुरा हुन् यही शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै कार्यक्रम शुभ बिहानीबाट हामी पनि छुट्नु पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद यतिका छेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता मसुरिया ढकाल पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ Sommeil. आकाश जगमगाउन जुन तारा चाहिन्छ त्यस्तै मेरो जिन्दगीलाई तिम्रो साथ चाहिन्छ आकाश जगमगाउन जुन तारा चाहिन्छ त्यस्तै मेरो जिन्दगीलाई तिम्रो साथ चाहिन्छ तिमी मुस्काउँदा बिहानी खुल्छ तिमी मुस्काउँदा बिहानी खुल्छ तिम्रो हेराइमा बिरती फुल्छ डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच